माया, कता गयो त खै गरेका कुरा ती सबै मायाको म त यतै उभिएर बसेछु यतै नै कुरिरहेछु हिजो जस्तै खै त तिमी संसारै छोडेर आकाशको तारा बोकेर आएको मेरो आँसु झरेर गइसके फुटेर धुलो भइसके आशा तिमी त गयो छोडी मलाई बोकेर प्रकाशहरू सबै बिर्सेर म त यतै अल्झिराहे तिमीलाई बाटो कुरिराहे सायद आउँछौ तिमी भोलि भने माया पहिले जस्तै बिहान उठेर सधैँ तिमीलाई खोज्छु सायद अब तिम्रो आवाज सुन्दिन तर म कहिले भुल्दिन तिनीहरू जब तिमी साथी निधाउनै नानीताई गीत लेखेर मलाई सुनाउँथ्यो तिमी त गयो छोडी मलाई बोकेर माया तिम्रो सबै लिएका कसमहरू सबै बिर्सेर सायद आउँछौ तिमी भोलि भने र